हरेक सिजन रेडियो भिजन एकानब्बे दशमलव छ मेगा आर्समा छरिएर रहनुभएका तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई एउटै मालामा गाँच्न हरेक हप्ता चाहिँ हामी उपस्थित भइसकेका छौँ प्रविधि संयोजनमा रमेशजी हुनुहुन्छ सँगै कविताजी पनि हुनुहुन्छ अनि म छु कार्यक्रम सञ्चालक मदन भण्डारी तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा हार्दिक स्वागत हार्दिक नमस्कार तपाईँले हामीलाई एकानब्बे दशमलव छ मेगा आर्समा पूर्वमा सिमानासँगै जोडिएका विभिन्न भूभागमा त्यस्तै W W W dot radio vision dot com dot NP log on गरेर संसारका जुनसुकै कुनामा रहेर पनि एकैसाथ सुन्न सक्नुहुन्छ तिम्रा लागि सुनचाँदी किन्छ रे भनिदिनु तिम्रा लागि सुनचाँदी किन्छ रे भनिदिनु खबर पाकै भोलिपल्ट हिँड्छ रे भनिदिनु विदेशबाट फर्किआउँदा अर्कै कि भइसो भने छाती छिरी मुटु उपहार दिन्छ रे भनिदिनु छाती छिरी मुटु उपहार दिन्छ रे भनिदिनु यो मनै चसक्क पार्ने मुक्ताक पर्वत स्पर्शजीको वाकु चार तिरथ मुवाको जन्मघर हाल उहाँ बिर्तामठ आड चापामा बस्दै आइरहनु भएको छ मुक्तक क्या गजबको लेख्नुहुन्छ उहाँकै अर्को एउटा मुक्तक राखेँ है सरकारले भत्ता दिन्छ चालक राख्या हुन्छन् सरकारले भत्ता दिन्छ चालक राख्या हुन्छन् कुकुर स्याहार्ने समेत पालक राख्या हुन्छन् यिनै बाल अधिकारको कुरा गर्दै हिँड्छन् घरमा काम गर्ने नोकर बालक राख्या हुन्छन् घरमा काम गर्ने नोकर बालक राख्या हुन्छन् वाह यो मुक्तक पनि पर्वत स्पर्शजीको नै मैले तपाईँहरू समक्ष राखेँ पर्वत स्पर्शजीका यिनै दुई मुक्त अरबसँगै आजको कार्यक्रम मुक्तक मालामा मुक्तकको सिलसिला सुरु गर्न चाहन्छु श्रोता आजको बसाइमा पनि मसँग तपाईँहरूले नै Muktakmala at the rate Gmail dot com तथा मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडीमा पठाउनुभएका धेरैभन्दा धेरै मुक्तकरपहरू हातैमा छन् सवाल जवाफ मुक्तक पनि छ मसँग कार्यक्रम सुन्दै गर्नुहोस् है तपाईँको मुक्तक पनि म भन्नेछु समस्याको अनेक पहुँचारो हुनुपर्थ्यो समस्याको अनेक पचारो हुनुपर्थ्यो दुवैमा व्यस्तताको चटारो हुनुपर्थ्यो तिम्रो र मेरो भेट हुने त्यो भूभागमा बिचैमा सीमावर्ती तगारो हुनुपर्थ्यो बिचैमा सीमावर्ती तगारो हुनुपर्थ्यो मैले सिटुक्क श्रोता अर्को मुक्तक बोले यो मुक्तक प्रकाश सापकोटा आखेरजीको काठमाडौँ थानकोट उहाँको घर हो प्रकाश सापकोटा आखिरजी पनि गजबको मुक्तक लेख्नुहुन्छ कार्यक्रम मुक्तक मालामा आउँदै गर्नुहुन्छ अर्को मुक्तक म जोड्न चाहन्छु श्रोता तारा समय मगर सङ्कल्पजीको सुन्दर तिम्रो अदरभित्र हराएको मान्छे म त सुन्दर तिम्रो अधरभित्र हराएको मान्छेमा त मन पराउँछु भन्न पनि डराएको मान्छेमा त जब तिमी पराईको डोली चढी टाढा भयो छटपटिँदै तिम्रो यादमा कराएको मान्छेमा त छटपटिँदै तिम्रो यादमा कराएको मान्छेमा त तारा सुमय मगर सङ्कल्पजीको यो मुक्तक सुर्खेत उहाँको घर हो हाल बिरानो मुलुकबाट भन्नुभएको छ अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ बिडा तामाङ सामानाजीको लाग्छ मलाई बाचा पोहोर परार भएको थियो लाग्छ मलाई बाचा पोहोर परार भएको थियो स्वदेश छोडी ऊ विदेश फरार भएको थियो बिर्सियौ कि याद छ असै ए निष्ठुरी तिमीलाई बाँचुङ चेली त सँगै जिउने करार भएको थियो बाँचुङ चेल त सँगै जिउने करार भएको थियो बिडा तामाङ सामनाजी नुवाकोट उहाँको घर हो हाल युएसएमा हुनुहुन्छ मुक्तक साँच्चै रसिला कसिला लेख्नुहुन्छ अर्को मुक्तक मसँग छ गणेश पौडेलजीको इलाम उहाँको घर हो आह्वानी श्रोता गणेश पौडेलजीका मुक्त खराबसँगै पहिलो साङ्गीतिकको सिली सुन्नुहोला गणेशजीको मुक्तक मुक्तकसँगै तपाईँहरूलाई पहिलो साङ्गीतिक सिली समुद्र सुसाएन कहिल्यै समुद्र सुसाएन कहिल्यै ढुङ्गा टुसाएन कहिल्यै म पर्खिरहेँ प्रिया तर पनि हाम्रो मिलन आएन कहिल्यै हाम्रो मिलन आएन कहिल्यै तिमी आउँछौ कि भने म त कुरिरहेको लाकुरी फेद मोने झमक्कै साझ पर्यो तिम्रै बाटो हेरेर नआएको कि नहोने तिमी आउँछौ कि भने म त कुरिरहेको लाखोरी सैद मोहनी तिम्रै बाटो हेरेर नआएको के नहो पर्खेर एक दिन त आउँछौ भने यही बाटो फर्केर कति साँझ बिते हेर तिमीलाई पर्खेर मेरा चोरेको मान फेरि तिमीले दिन्छु भने मलिन आएको छु नि आज नै दिन ढल्यो धमेलो त्यो जितेशमा नआएको किन हो नि त्यही मिठो मुस्कान भन कहिले ल्याइदिन्छौ नमारे रहे भेटिने आशा थाने औला नै माया भन्दै बसेमा तारा गन्दै नआएको किन होने तिमी आउँछौ कि भने म त रहेको लखुरी फेद होने झमक साझ पर्यो तिम्रै बाटो हेरेर नआएको गणेश पौडेलजीका मुक्त खराबसँगै तपाईँहरू समक्ष श्रोता मैले यो गीत राखेँ कार्यक्रम मुक्तक माला तपाईँ सुनिरहनु भएको छ आजको बसाइमा म तपाईँहरूले नै Mala at the rate Gmail dot com तथा मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा पढाउनुभएका धेरैभन्दा धेरै मुक्त खराबहरू आलो पालो राखिरहेको छु राष्ट्रिय हित विपरीत सम्झौता सन्धि रहेछ र पो राष्ट्रिय हित विपरीत सम्झौता सन्धि रहेछ र पो पहिलेदेखि नै देशमा आर्थिक मन्दी रहेछ र पो घरमा नुन तेल ग्यास छैन भन्नुहुन्थ्यो आमा देशमाथि अघोषित नाका बन्दी रहेछ र पो देशमाथि अघोषित नाका बन्दी रहेछ र पो मुक्तकमा त्यसै कहाँ भनिएको र गागरमा सागर अटाउने कला लुकेको हुन्छ भनेर सन्तोष अम्गाईजीको यो मुक्ताक मैले तपाईँहरू समक्ष राखेँ नामजुङ दुई गोर्खा उहाँको घर हो हाल दक्षिण कोरियामा हुनुहुन्छ सन्तोष अम्गाईजीका यिनै खटिला मुक्त खरबसँगै कार्यक्रममा म अर्को मुक्तक लिन्छु टिएन मुखियाजीको जब कार्तिक सकिएर लाग्छ मङ्सिर जब कार्तिक सकिएर लाग्छ मङ्सिर यो मनमा चल्न थाल्छ पिरै पिर बामा बिए भनेर दिमाग खान्छन् कसले दिन्छ छोरी यहाँ बिना जागिर कसले दिन्छ छोरी यहाँ बिना जागिर आहा यो गुलियो मुक्तक टिएन मुखियाजीको इलामुवाको घर हो टिएन मुखियाजी सुरु सुरुमा त निकै आउनुहुन्थ्यो कार्यक्रममा हिजो आज व्यस्त हुनुहुन्छ क्या र निकै लामो समय पश्चात हामीलाई सम्झनुभयो अर्को मुक्त कार्यक्रममा म लिन चाहन्छु मसँग मुक्तक रहेको छ रबिन राई कन्फ्युजीको सोचे जस्तो सहज छैन बिरानो यो परदेशमा सोचे जस्तो सहज छैन बिरानो यो परदेशमा रहरले आएको होइन बिरानो यो परदेशमा बिछोडिनुको पीडा उस्तै त्यसमाथि चर्को घाम हराउँछ निन्द सैन बिरानो यो परदेशमा हराउँछ निन्द सैन बिरानो यो परदेशमा परदेशमा रहँदा बस्दाको पीडा उहाँले मुक्तकमा उतार्नुभयो त्यस्तै अर्को एउटा मुक्तक दीपक नेपालजीको मसँग रहेको छ झर्न टुटेन आँखाबाट आँसु ठिका झर्न टुटेन आँखाबाट आँसु ठिका रङ्गिन जिन्दगी भयो सधैँ फिका डिग्रीको प्रमाणपत्र हातमा बोक्दै आए खाडी भन्दा भन्दै अमेरिका आए खाडी भन्दा भन्दै अमेरिका गाह्रो छ यी देशमै बसेर रोजगारीको अवसर पाउन अनि जानुपर्छ यसरी नै मुगलान आँखाभरि सपनाहरू ससाएर दीपक नेपालजीको यो मुक्तक मारपाक माझ दादी उहाँको घर हो हाल कुबेतमा हुनुहुन्छ मसँग श्रोता अर्को मुक्तक छ दीप दर्शन गाउँलेजीको माता तिमी सृष्टिकर्ता ममताकी खानी हौ माता तिमी सृष्टिकर्ता ममताकी खानी हौ क्षमाकी प्रतिमूर्ति करुणाको दानी हौ तिमीले नै निखिल जगत ब्रह्माण्ड रचाउँदा सारा देवदेवी तिमी कुलकी रानी हौ सारा देवदेवी तिमी कुलकी रानी हौ दर्शन गाउँलेजी पनि यसरी नै आउँदै गर्नुहुन्छ शनि सरे पानी झापा उहाँको घर हो हाल म्याक्तिमा हुनुहुन्छ म अर्को मुक्तक लिन्छु मसँग मुक्तक रोदुङ आम्बो टोलीजीको रहेको छ उदयपुर ताम्नी उहाँको घर हो रोदुङ एम्बोटोलोजीका मुक्त खराबसँगै अबको क्रममा म अर्को एउटा साङ्गीतिक कोसेली तपाईँहरू समक्ष राख्न चाहन्छु रोदुङ एम्बोटोलोजीको मुक्तक मुक्ताकसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई न डर जिन्दगीको न भर जिन्दगीको न डर जिन्दगीको न भर जिन्दगीको किस्ता किस्तामा थपिन्छन् रहर जिन्दगीको कसैलाई नजर लायो फिरन्तेले आछ ठेगाना केटी टिपाउँ यायावर जिन्दगीको ठेगाना केटी टिपाउँ यायावर जिन्दगीको एउटा रुमल हिँड्ने अधेरी रातमा यात्री एउटा कहानी लेख्ने जङ्गली पा सहारा साभे आँसुको लिएर जिन्दगी बित्यो सहारा साभे आँसुको लिएर उजाड रह्यो जीवन त्यसै दुःखमा लिएर म सामु कहिले किना हो किना मधुमास आए हो यात्री को सागर पौडेर रहे स्वप्नको संसारा इच्छाको सागर पौडेर रहे स्वप्नको संसारा आज या भोलि छ पुग्नु पर्ने बाटो छ हजारा हरेक पल नियाल हेर्थे तर बसन्त थाएन यात्री एउटा रुमल हिँड्ने अधेरी रातमा यात्री एउटा कहाँ जङ्गली पातमा हो अधेरी रातमा हो अधेरी रोदुङ टोलीजीका मुक्तकरबसँगै यो गीत तपाईँहरू समक्ष मैले राखेँ श्रोता कार्यक्रम मुक्तकमाला तपाईँ सुनिरहनु भएको छ कार्यक्रम मुक्तकमाला तपाईँलाई मनपर्छ सुन्ने चाह मनभरि हुँदाहुँदै पनि छुट्यो भने तपाईँले हामीलाई मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडी फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइलमा पाउन सक्नुहुन्छ एउटा लिङ्क अनि त्यहीँ गएर डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ त्यस्तै रामशरण श्रेष्ठजीको blog Chisapani Nepal dot blogspot dot com Prakash अर्यालजीको ब्लग चुक dot blogspot dot com रेडियोभिजनको website W W W dot radio vision dot com dot NP log on गरेर पनि अडियो सङ्ग्रहभित्र प्रवेश गरी कार्यक्रम आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर सुन्न सक्नुहुन्छ पछाडि सानो सानो आवाजमा एउटा धुन बजिरहेको छ यो सङ्केत तपाईँले थाहा पाइसक्नु भएको छ हो भने कार्यक्रममा फेला भएको छ सवाल जवाफ मुक्तकको सवाल जवाफ मुक्तकमा आज मलाई साथ दिन सुस्मिता पोखरेलजी आइसक्नु भएको छ सवाल जवाफ मुक्तक हामीलाई लेखेर पठाउनु भएको छ सन्ध्या रानी र स्वाकी मुक्तकमन अनि त्यस्तै गरेर हामीलाई नियमित रूपमा मुक्तक पठाउँदै गर्नुहुन्छ अमन एकल रामकृष्ण पाण्डे भोरले सात रसुवा उहाँको घर हो हाल अबुधाबीमा हुनुहुन्छ उहाँहरू दुवैजनाले संयुक्त रूपमा मुक्त दोहोरी पठाउनु भएको छ सन्ध्या रानीजीका मुक्त करपरमा तपाईँले सुस्मिता पोखरेलजीको सुर सुन्न सक्नुहुन्छ अनि त्यस्तै गरेर अमन एकलजीका मुक्त करपहरूमा मेरो सुर सुन्न सक्नुहुन्छ सुरु गरौँ सवाल जवाफ सन्ध्या रानीजीका मुक्त करपसँगै आवाज सुस्मिता पोखरेलजीको हाँसो खुसी उतै उमङ्ग बटुल्दै हाँसो खुसी उतै उमङ्ग बटुल्दै बस्यौ कि झैँ लाग्छ दुखीलाई भुल्दै बाटो हेर्दा हेर्दै लाग्यो जुनी बित्न म झर्न तयार छु यता नफुल्दै म झर्न तयार छु यता नफुल्दै जहाँ तिमी त्यहीँ खुसी भेटिन्छ जहाँ तिमी त्यहीँ खुसी भेटिन्छ तिमी बिना मेरो अस्तित्व मेटिन्छ त्यही याद छ साथी जिउन मलाई नभन नभुल्यौ यो मुटु रेटिन्छ नभन नभुल्यौ यो मुटु रेटिन्छ पाए पीडा लाग्छ हुँदा नि निर्दोष पाए पीडा लाग्छ हुँदा नि निर्दोष म मात्रै भए कि मायामा मधोस भुल्नु सक्ने छैन सम्झु फर्कदैनौ एक झल्को देखे हुने थियो सन्तोष एक झल्को देखे हुने थियो सन्तोष लाछा प्रेमको रोग भएको छु बिरामी लाछा प्रेमको रोग भएको छु बिरामी आउँछ कि छ डर धोकाको सुनामी नगर न मन सानो छिट्टै आउँछु काली सँगै बाँच्छु बाँचे मरे एउटै मलामी सँगै बाँच्छु बाँचे मरे एउटै मलामी लगाउँछ दुनियाँ यता पापी आँखा लगाउँछ दुनियाँ यता पापी आँखा उता तिमीले भुल्यौ माया लुको भाका मरौ सकिँदैन बाँचौ खुल्ला भएन भए झै छ कसैको मुठीको माखा भए झै छ कसैको मुठीको माखा अचानुमा छु म न त्यो मन अचानुमा छु म न त्यो मन तिम्रै नाममा छ यो एकलको जीवन नखाउ हरेस छैन कमजोर यो नाता मृत्युसँग छुट्छ हामी दुईको बन्धन मृत्युसँगै छुट्छ हामी दुईको बन्धन सम्झाउँछु कति मान्दैन यो दिल सम्झाउँछु कति मान्दैन यो दिल ओभाउँदैनन् आँखा सधैँ छन् टिलपिल छिट्टै फर्कन कालु त्रासमा छु अचेल छ कि भाग्य कतै नहुन हासिल छ कि भाग्य कतै नहुन हासिल नछार्नु है आँसु पोल्छ छाती मेरो नछार्नु है आँसु पोल्छ छाती मेरो आँखैमा छौ माया त्यो सेरो फेरो अर्को माकी मेला भ्याउने गरी आउँछु गोधुली सन्ध्यामै नहुँदै अँधेरो गोधुली सन्ध्यामै नहुँदै अँधेरो भुल्यौ लाग्छ प्यारा यी पाखा पखेरो भुल्यौ लाग्छ प्यारा यी पाखा पखेरो छुपी बात गर्ने प्रेमीला कटेरो सधैँ सार्छौ भाका फर्कने चाहिँ होइन रुँदै गर्छु घाँसपात पानी पधेरो रुँदै गर्छु घाँसपात पानी पँधेरो सुमसुम्याउँदै रुन्छु न त मन खोल्छन् सुमसुम्याउँदै रुन्छु न त मन खोल्छन् भक्का निदा मैले न त तस्बिर बोल्छन् बाका सारे झैँ भयो नहुँदा भने झैँ मैले यादमा बक्सनासु नासु तेजाब सरी पोल्छन् यादमा बक्स आँसु तेजाब सरी पोल्छन् बिछोड बियोगको मात्रै लाग्छ भय बिछोड बियोगको मात्रै लाग्छ भय जली खरानी छ हुँदै कोमल हृदय अड्केको विष भो पिरती घाँटीमा भाग्य हो कि निष्ठुर बन्दैछ समय भाग्य हो कि निष्ठुर बन्दैछ समय यो धरती अनि थियो गगन र हुन्सेल यो धरती अनि थियो गगन र हुन्सेल प्रेमिलो मायाको पवन र हुन्सेल निसन्देह बस्नु तिम्रै हो एकल यो शरीरमा बाँकी धड्कन र हुन्सेल यो शरीरमा बाँकी धड्कन र हुन्सेल हरियाली खोज्दा भेट्छु कि जर्जर हरियाली खोज्दा भेट्छु कि जर्जर तडपिँदा प्यासमा छ कि सुक्खा बगर बरो साँच मलाई धोका दिन्नौ तर पर्खाइमै कतै थाक्छन् कि यी नजर पर्खाइमै कतै थाक्छन् कि यी नजर सिउँदो सजाइ बस्नु आउँछु फर्किएर सिउँदो सजाइ बस्नु आउँछु फर्किएर नसोच्नु है टाढा भइ गयो तर्किएर यो सम्बन्ध सिन्दुरले बलियो पार्न परे मर्छु बरु दिन्न जान चर्किएर परे मर्छु बरु दिन जान चर्खिएर आहा यो साँच्चै मिठो सवाल जवाफ हामीले तपाईँहरू समक्ष राख्यौँ पक्कै तपाईँलाई पनि मन पर्यो कति सुन्न मन थियो है सकिहाल्यो यो मुक्तक दोहोरी अमन एकल रामकृष्ण पाण्डेजीले पठाउनुभयो उहाँलाई साथ दिनुभएको थियो सन्ध्या रानीजीले तपाईँहरू दुबैजनालाई धेरै धेरै धन्यवाद मलाई सवाल जवाब बढी साथ दिनुभयो सुस्मिता पोखरेलजीलाई पनि धेरै धेरै धन्यवाद अब पनि श्रोता हामी कार्यक्रममा अर्को एउटा साङ्गीतिक कोसेली सुन्नेछौँ मसँग मुक्तक एलिसा पौडेल एकताजीको रहेको छ नयाँ बजार काठमाडौँ उहाँको घर हो एलिसा पौडेल एकताजीका मुक्तकरबसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई हिमालमा धान झुल्छ हामीले चाह्यौँ भने हिमालमा धान झुल्छ हामीले चाह्यौँ भने मधेसमा गुराँस फुल्छ हामीले चाह्यौँ भने चाहे धोती लाउने हौ चाहे टोपी लाउने हौ पहाडमा मन भुल्छ हामीले चाह्यौँ भने पहाडमा मन भुल्छ हामीले चाह्यौँ भने मेरो टोपी कैलाश देखेको मैले मेरो घाममा छायाको बास अहिलेसम्म भोगेको मैले मेरो घाममा छायाको बास मेरो टोपी हो मेरो टोपी मैलो होइन यही माटोको ठिको लागेको मेरो टोपी मैलो होइन यही माटोको मेरो पसिना पुस्दा पुस्दा यसलाई केही दिक्क लागेको मेरो टोपी हो मेरो टोपी गाउँले मेरो टोपी गाउँमा मेरो टोपी लाहुरे मेरो टोपी लाहुरे मेरो टोपी गाउँले को श्रीमाती लाहुरे को श्रीमाती ठुलो सानो धान्दैन यो भेदभाव मान्दैन यो मेरो टोपी सुहाइदिन्छ सबै सबै नेपाली शिरमाथि धावा धावा भित्र मेरै टोपी लड्दै थियो धावा धावा भित्र मेरै टोपी लड्दै थियो सगरमाथा उभो पनि मेरै टोपी चढ्दै थियो सगरमाथा उभो पनि मेरै टोपी चढ्दै थियो मेरो टोपी ज्योति खोज्दै गए सागरदेखि सागरसम्म मेरो टोपी खोज्दै गए सागरदेखि सागरसम्म जहाँ पनि जहिले पनि यो त अघि बढ्दै थियो यो मेरो टोपी हो मेरो टोपी मेरो टोपी मेरो एलिसा पौडेल एकताजीका मुक्तकरबसँगै यो मिठो गीत श्रोता तपाईँले कार्यक्रम मुक्तक मालामा सुन्नुभयो धेरै साथीहरूले कार्यक्रम मुक्तक मालामा मुक्तक पठाउनुहुन्छ अनि पहिलो प्रयास भनेर पनि मुक्तक लेखेर पठाउनुहुन्छ धेरैजनाको मुक्तक भएको हुन्छ अनि धेरैजनाको मुक्तक भएको हुन्न प्रयास भने राम्रो गर्नुभएको छ मलाई खुसी लागेको छ मुक्तक लेख्न खोजिरहेको छु मुक्तक बनाउन खोजिरहेको छु तर भइरहेको छैन भन्ने तपाईँको मनमा छ भने र आफूलाई थोरै अप्ठ्यारो असजिलो महसुस भइरहेको छ भने कार्यक्रम मुक्तकमालाको फेसबुक पेजमा तपाईँले सुटुक्का म्यासेज पनि पठाउन सक्नुहुन्छ मुक्तक लेखनको बारेमा हामी एक आपसमा छलफल गर्न सक्छौँ मुक्तकको सामान्य नियम भनेको चाहिँ मुक्तक चार हरफको हुन्छ पहिलो हरफ दोस्रो हरफ अनि चौथो हरफ अन्त्यानुप्रासयुक्त हुन्छ अनि तेस्रो हरफ स्वतन्त्र हुन्छ पहिलो हरफले विषयवस्तुको उठान गर्छ दोस्रो हरफले समर्थन गर्छ अनि तेस्रो हरफले पुलको काम गर्छ चौथो हरफले मार हान्ने झड्का हान्ने काम गर्छ यति त हो यति भएपछि एउटा सिङ्गो मुक्तक बन्छ अन्य कुरा हामी गर्दै गरौँला अहिलेलाई भने कार्यक्रममा म मुक्तक नै होला होस् गर्नु सुरुमा आउन सक्छन् जो कोही सहयोगी बनेर होस् गर्नु सुरुमा आउन सक्छन् जो कोही सहयोगी बनेर अनि भिन्न बनाउँछन् खुसी सुखलाई वियोगी बनेर लक्ष्मण रेखा खोर्ने तिम्रो रक्षक विदेशिएको छ चनाको रहनु नआउलान् बन्न सकिन्न रावणहरू जोगी बनेर चनाको रहनु नआउलान् भन्न सकिन्न रावणहरू जोगी बनेर मैले अर्को मुक्तक सुटुक्का बोले श्रोता यो मुक्तक राजेन्द्र प्रसाद भेटवालजीको काभ्रे पाँच खाल उहाँको घर हो हाल बुसान कोरियामा हुनुहुन्छ उहाँले मुक्तकसँगै के भन्नुभएको छ भने धन्यवाद मुक्तकमाला परिवारलाई जसले यति छिट्टै मुक्तक खोर्ने बनायो मैले जम्मा दुई एपिसोड मात्र सुन्न पाएको छु ओहो कार्यक्रम मुक्तक माला सुनेर नै मुक्तक लेखनमा तपाईँको यसरी विकास भइरहेको छ सुनेर हामीलाई खुसी लाग्यो आगामी दिनहरूमा पनि सम्झँदै गर्नुहोस् न है अर्को मुक्तक म कार्यक्रममा जोड्न चाहन्छु श्रोता त्यसै गरेर निमेश पौडेलजीको भित्री दिल जल्छ सानो त्यसो नभन भित्री दिल जल्छ सानो त्यसो नभन त्यसै पाइला गल्छ सानो त्यसो नभन तिमलाई टाढा राख्ने अठोट गर्दा मनमा आँधी हुरी चल्छ सानो त्यसो नभन आँधी हुरी चल्छ सानो त्यसो नभन मुक्तक निमेश पौडेलजीको राजगढ सात साफा उहाँको घर हो अर्को मुक्तक म कार्यक्रममा लिन चाहन्छु महेश बहादुर चन्दजीको अधिकार र पहिचान मधेसले मागेपछि अधिकार र पहिचान मधेसले मागेपछि शान्ति र विकास देशले मागेपछि खोइ कसरी माग पूरा गर्नेछ सरकारले झुपडीमा एक घाँस महेशले मागेपछि अधिकार र पहिचान मधेसले मागेपछि अभाव महेशीलाई मात्रै होइन अभाव सम्पूर्ण देशवासीलाई भइरहेको छ गाह्रो महेशीलाई मात्रै होइन सम्पूर्ण देशवासीलाई भइरहेको छ एउटा यो उहाँले प्रतिनिधि मुक्त हामीलाई लेखेर पठाउनुभयो महेश बहादुर चन्दजी आमचोर तिन निङलाङ बैतडी उहाँको घर हो पहिलो पटक सम्भवतः कार्यक्रममा उहाँले सम्झनुभयो अर्को मुक्तकमा लिन्छु दीपक भण्डारी मायालुजीको तनमन सुम्पी घरबार जोड्ने यही मङ्सिर तनमन सुम्पी घरबार जोड्ने यही मङ्सिर डोली चढी माइती घर छोड्ने यही मङ्सिर सुन्दर संसार नयाँ जीवनको सफलतासँगै कोमल मनको बगैँचा गोड्ने यही मङ्सिर कोमल मनको बगैँचा गोड्ने यही मङ्सिर दिपक भण्डारी मायालुजी टिकापुर कैलाली उहाँको घर हो मङ्सिरको महिना उहाँले मुक्तकमा यसरी सम्झनुभयो अर्को मङ्सिरकै महिनालाई विशेष बनाएर मोहन सिंह घरती मगर्जीले मुक्तक पठाउनु भएको छ उसको मन मजेरीमा पस्न पाऊ यो मङ्सिरमा उसको मन मचेरीमा पस्न पाऊ यो मङ्सिरमा उसैसँग लगनगाँठ हो कस्न पाउँ यो मङ्सिरमा मेरो एउटै बिन्ती यो सुनिदेऊ न हे भगवान् बेहुली भई मण्डपमा बस्न पाऊ यो मङ्सिरमा बेहुली भई मण्डपमा बस्न पाऊ यो मङ्सिरमा मोहन सिंह घरती मगर्जीको यो मुक्तक थारमारे चार स्थलीय उहाँको घर हो अब पनि श्रोता हामी अर्को एउटा गीत सुन्नेछौँ वीरेन्द्र भाइजीको मुक्तक अहिले मसँग रहेको छ उहाँले पनि कार्यक्रममा संसदै गर्नुहुन्छ खोटाङ उहाँको घर हो अहिले साउदी अरबमा हुनुहुन्छ वीरेन्द्र भाइजीका मुक्तकरफसँगै अर्को एउटा साङ्गीतिक खुसीले तपाईँलाई साँचो माया गर्छु भने बाछा कसम खानेहरू साँचो माया गर्छु भनी बाचा कसम खानेहरू मेरै तस्विर दिलमा राख्छु भन्दै मागी लानेहरू यी नयनमा घुमी घुमी आइरहन्छन् किन होला रमाएर पराईसँगै डोली चढी जानेहरू रमाएरै पराईसँगै डोली चढी जानेहरू मेरो हजारौं वेदना सहिदिउँला म हजारौं वेदना सहिदिउँला बैराग्यले मेरो मन्नु जाड हुँदा तिमीमा बार छौ छ नि मै वियोगले मेरो छाती वीरेन्द्र भाई चिका मुक्त खराबसँगै यो मिठो गीत तपाईँले कार्यक्रम मुक्तक नालामा सुन्नुभयो श्रोता आजको कार्यक्रम मुक्तक मालामा मुक्तक जोड्ने यो सिलसिला यति मात्रै अझै पनि मसँग धेरै मुक्तक तपाईँहरूले पठाउनु भएको हात्तीमा छ अर्को अर्को पाला जोड्छु नि है सवाल जवाफ मुक्तक पनि छ तपाईँहरूले पठाउनु भएको अर्को पाला राख्नेछौँ हामी तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो कार्यक्रम सुनिसकेपछि तपाईँलाई पनि मुक्तक पठाउन मन लाग्यो प्रतिक्रिया दिन मन लाग्यो भने हामीलाई सम्झन सक्नुहुन्छ हाम्रो ठेगाना रहेको छ कार्यक्रम मुक्तक माला रेडियो भिजन एकानब्बे दशमलव छ मेगाहर्स भद्रपुर रोड बिर्तामोड झापा त्यस्तै Muktakmala at the rate Gmail dot कममा पनि तपाईँले मेल गर्न सक्नुहुन्छ सामाजिक सञ्जाल फेसबुकमा गएर मुक्तकमाला सर्च गर्नुभयो भने हाम्रो फेसबुक आइडी फेसबुक पेज भेटाउनुहुन्छ त्यहीँ गएर पनि मुक्त करपहरू प्रतिक्रियाहरू तपाईँले राख्न सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद प्रविधि संयोजनका निमित्त रमेश र कविताजीलाई पनि विशेष धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई पनि सुटुक्का सम्झाँदै म मदन भण्डारी जाँदा जाँदै एउटा मुक्तक तपाईँ समक्ष राख्न चाहन्छु प्रभु कि सबै जोडी आनन्दले रमाउनुपर्छ प्रभु कि सबै जोडी आनन्दले रमाउनुपर्छ कि हरेक छोडीले प्रिय नाम कमाउनुपर्छ यदि प्रेम सम्बन्धमा पल पल मुटु रेटिन्छ भने प्रेम प्रस्तावमै गुलाबसँगै छुरी थमाउनुपर्छ प्रेम प्रस्तावमै गुलाबसँगै छुरी हुनुपर्छ हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परुन् शुभरात्रि जय मुक्ताग बाधा नगर अडचन नगर हल्ला नगर न बाधा नगर अडचन नगर हल्ला नगर न आज मेरी मायालु आउने बेलमा आज मेरी मायालु आउने बेलमा छल्ने नगर जल्ने नगर गल्ने नगर न छल्ने नगर जल्ने नगर गल्ने नगर न आज मेरी मायालु आउने बेलामा आज मेरी मायालु आउने बेलामा చేతుకురా కాని సాబైసి తమగల్చు బాత చేతుకురా కాని సాబైసి తమగల్చు బాత చేతుకురా కాని సాబైసి తమగల్చు సాబైసి తమగల్చు తర భీత్ర భీత్ర భానే తర భీత్ర భీత్ర భానే ఉస్ तिमीकै मायामा मर्छु रिस नगर छेडछाड नगर भिडभाड नगर न रिस नगर छेडछाड नगर भिडभाड नगर न आज मेरी मायालु आउने बेलामा आज मेरी मायालु आउने बेलामा बाधा नगर अडचन नगर हल नगर न आज मेरी मायालु आउने बेलामा धरती ओढ्ने आकाश एउटै हामी दुईले टेक्ने धरती ओढ्ने आकाश एउटै हामी दुईले टेक्ने धरती ओढ्ने आकाश एउटै ओढ्ने आकाश एउटै हामी दुईले सास फेरिने हामी दुईले सास फेरिने मिठो बतास हो खोजी नगर चियो नगर चर्चा नगर न खोजी नगर चियो नगर चर्चा नगर न आज मेरी मायालु आउने बेलामा राजा मेरी मायालु आउने बेलामा आजा मेरी मायालु